मेरो सामु तिमी रुदा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा म कहिले हँसेको थिएँ मेरो सामु तिमी रुदा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा म कहिले हँसेको कसैको गर्थ्यो तिमीलाई साथ दिन्थे जन्मनाता टुट्ने डर तिमी बाटो टाढा हुनु मलाई कसैको गर्थ्यो तिमीलाई साथ दिन्थे जन्मना त टुर्ने थियो हाँसेर बोली कहिले काही भेट हुँदा किन त्यसै आँखा त छौ बाध्यतामा टाढा कसरी म टाढा भए धेरै माया गर्थे तिमीलाई किन आज नौलो बने सबै थाहा छ तिमीलाई कसरी म टाढा भए धेरै माया गर्थे तिमीलाई किन आज नौलो बने यो मन कहाँ खुसी छ तिमीलाई अरूले छुँदा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा मैले काहीँ भेट हुँदा किन त्यसै आँखा छौ बाध्यतामा टाढा हुँदा म कहिले